छ जसलाई म आफ्नो भन्न सक्छु हृदयका सबै कुरा खुलेर भन्न सक्छु मेरो दुःखमा रोइदियो भन्दा माथि छ मेरो एउटा साथी छ मेरो एउटा साथी छ कोही त छ जसमा म भर पर्न सक्छु आँखा चिम्ली उसलाई विश्वास गर्न सक्छु मेरो गल्तीलाई दिने मेरो जितमा रमाइदिने मेरो गल्तीलाई सच्याइदिने मेरो जितमा रमाइदिने सबैभन्दा माथि छ मेरो एउटा साथी छ छु मेरा शब्दहरूमा उसकै त गुणलाई म सुनाउँदैछु मेरो दुःखमा रोइदिने मेरो खुसीमा हाँसिदिने मेरो गल्तीलाई सच्याइदिने मेरो रमाई रमाइदिने मेरो एउटा साथी छ मेरो एउटा साथी छ मेरो एउटा साथी